मेरा दुःख उसाई रोपे खेती पिएला भइग्या मेरा दुःख पनि हुन्छ कसो रानी हुन्छ कसो मनी हुन्छ जिसला पुयाको रोप्याखेत मलिहालेको जिकला बुयाको हृदयाङ्गरुयाको बोधे कन्छ कि भनु केलाई बाली जन्म दिने भगवान कर्म केलाई बाली कर्म केलाई बाली न्याउला जन्जाए पखान मन छैन ठगान सम्झान्छुलाई पिरिति मेरो मन छैन ठगान छैन आठ झलकी जो बना लागे दुरो माया ना ढलके जो बाना ढलके जो जो बाना